रेडियो वाचन नमस्कार एचबीसी नाइन्टी फोर साप्ताहिक कार्यक्रम रेडियो वाचन लिएर आज पनि म प्रस्तोता अच्युत घिमिरे यहाँहरू समक्ष उपस्थित भएको छु शिव अधिकारीको उपन्यास पोस्चली बुद्ध समाजकी एक रहस्यमय आदिवासी नारीको कथा हामीले विगत तीन श्रृङ्खला यता वाचन गर्दै आएका थियौं र आज पक्कै पनि चौथो श्रृङ्खला अर्थात पोस्चलीको अन्तिम श्रृङ्खला लिएर उपस्थित भएका छौं निकै श्रोताहरूले निकै किसिमले परिभाषित गर्दै पुष्चलीलाई पत्रको रूपमा पठाउनु भएको छ हाम्रा सामु निकै श्रोताहरूले राम्रा किसिमका पत्रहरू पठाएर रेडियो वाचनलाई गौरवान्वित गर्नुभएको छ पुञ्चलीको प्रति सकारात्मक पत्रहरू यहाँले प्रेषित गर्नुभएर र पुञ्चलीको चौथो श्रृंखला आज वाचन शुरू गर्नुभन्दा अगाडि पुञ्चलीका लेखक शिव अधिकारीले नै रच्नु भएको गीत योगेश वैद्यको आवाजमा छ यो गीत आजको कार्यक्रमको पहिलो कोसेली त्यसपछि पुञ्चलीको अन्तिम श्रृङ्खलालाई अगाडि वाचन शुरू गर्नेछु सपना भुलाए सारा आंसू पिए जाओ मंदिर मां सत्यूरे तस्वीर लिए जाओ सपना जन्म जन्म न भूलने आखा देर जाओ जन्म जन्म enough. भुलाई सारा आंसू पिएर जाऊ मन्दिरमा छ तिम्रै तस्बिर लिएर जाऊ सपना आकांक्षा पूर्ति गर्न म सक्दिनँ प्रिय मलाई क्षमा गर मेरा पतिदेवले मधुरात्रीको प्रथम देह भोगपछि भन्नुभएको पहिलो वाक्य हो उहाँको प्रश्न थियो प्रिया तिमी मबाट पहिलो उपहार के चाहन्छौ मैले भने सन्तान एउटी नारीको सबभन्दा उत्कट अभिलाषा जे हुन्छ आफ्नो पति परमेश्वरसँग मेरो हजुरसँग अनुनय यही हो त्यसपछिको प्रत्युत्तर वाक्यांशले मलाई जति आघात गर्यो त्यति निर्ममताको वर्णन अरू कुनै दैन्यका बारेमा गर्न सक्दिन म हठात आकाशबाट खसेर पृथ्वीमा मूर्छा परे बेहोस मलाई भिक्षुदेवले नजिकको औषधालयमा लगेर उपचार गराउनु भएछ आहत पत्नीको अन्तर्दशा उहाँले आफू बाहेक अरूलाई बताउने कुरा थिएन होस खुलेपछि उहाँले पुनः मसँग क्षमा याचना गर्नुभयो जसको प्रायश्चितमा म स्वयंको प्रतिज्ञा बाहेक अरू कसैको बस चल्ने थिएन उहाँ जापानमा पढ्दै हुनुहुन्थ्यो विज्ञानको विद्यार्थी नेपालबाट प्लानमा पठाइएको मेधावी छात्र त्यहीँकी एक युवतीसँग प्रेम भयो परिणामस्वरूप बिहे भयो बिहेपछि स्वाभाविक हो बच्चा भए एक छोरा र एक छोरी एक दुईचोटि घरमा आवत जावत पनि भयो त्यसपछि जापानमै काम मिल्यो नौजवान इन्जिनियर उहाँ सुयोग्य पनि हुनुहुन्थ्यो पर्याप्त पैसा भयो र बालकैदेखि ध्यानमा मन लाग्ने उहाँलाई संयोगले एक दिन बुद्ध सभामा पुर्यायो उहाँलाई बुद्ध मार्गमा डोर्याउने एकजना नेपाली मित्रले जापानी भिक्षु भन्ते सिमुत्सुसँग भेटाए सिमोत्सुको दीक्षाबाट प्रेरित भएका मेरा पतिदेव अन्तत विश्व बौद्ध समुदायका सदस्य बने त्यसपछि तक्षशिलाको उत्खनन गर्ने अभिभारा लिएर उनी अफगानिस्तान गए जागिर छोडेर सम्पूर्ण बुद्धत्व प्राप्तिमा लागे घर झगडा भयो पत्नीलाई सम्झाए छोराछोरीको पढ़ाई खर्च सम्पूर्ण जिम्मा लगाएर उनी अनि बोधिसत्वको खोजीमा हिँडे त्यही सिलसिलामा उहाँ धेरै ठाउँ घुमेर लुम्बिनी आउनुभयो र लुम्बिनीबाट त्रिवेणी गजग्राह माडी चितौनको दुस्साद ग्राममा पादार्पण गर्नुभयो छोटकरी जीवन वृत्तान्तपछि उहाँले आफू सन्तान निम्ति अयोग्य भएको सत्य उद्घाटन गर्नुभयो आधुनिक विश्व सभ्यतामा मानव समाजको सुविज्ञ नागरिक जो सबैले गर्दछन् नियोजित सन्तानको उपाय दोस्रो बच्चापछि सधैँको लागि मैले बन्ध्याकरण गराएँ लगभग विक्षिप्त अवस्थामा मैले आफ्नो विवशपतिलाई केवल पतिका खातिर अप्नाएँ अप्नाउन बाध्य भएँ यसमा दोष उहाँको होइन मेरै थियो किनकि यी सबै कार्यकारणका पछि म मात्रै जिम्मेवार थिएँ उहाँ त अनाहत आपतमा वृथा हेलिनु भएको हुरीको पत्कर समान हुनुहुन्थ्यो निरापद मानस चुनीलाई नियतिले अकिञ्चन अनकन्टारमा लगेर यसरी हठात फालिदियो नित्य क्षमापनाथ बनत मेरा पतिदेव सबै दैहिक र दैविक विपतालाई बुद्धको परीक्षा ठानेर सहन र ग्रहण गर्न सक्नुहुन्छ त्यसपछि निकै दिन सातारा महिना हाम्रो कुचीनगर आसपास परिभ्रमणमा बित्यो म मानसिक विचलनले बिरामीग्रस्त रहेका कारण उहाँ अधीर एवं व्यथित हुनुहुन्थ्यो उहाँलाई लाग्थ्यो म कर्तव्य विमुख भएँ म बोधिच्युत भएँ क्षमा र सहनशीलताका धनी भिक्षुदेव तर दोष कदाचित कसैलाई दिनुहुन्नथ्यो हरदम देवदह गजग्राह त्रिवेणी तीर्थ र त्यस भूखण्डको बौद्ध प्रागारको परिकल्पनामा व्याकुल रहनुहुन्थ्यो तपाईँलाई त्यस ठाउँमा पुर्याउँछु कुनै दिन र आफू फर्कनेछु आफ्नै नियति भोगमा मैले पटक पटक भने मेरो मानसपति तपाईँ मेरो मुक्तिको कारण भन्नुभयो यो ठूलो उपकार र पुण्य हो म निरन्तर सम्झाउन खोज्थेँ उहाँलाई दिन उहाँ के सोच्नुहुन्थ्यो कुनै तर पति पत्नीका भावमा सदैव इमान्दार रह्यौँ हामीहरू जतिन्जेल कुशीनगर बौद्ध धाम हाम्रो प्रवास रह्यो एक दिनमा आफैले प्रस्ताव गरेँ उहाँलाई लुम्बिनी जानु नै पनि थियो अब हामी केही काल लुम्बिनीमै बस्न जाउँ उहाँको खर्च खाता पनि उही नै थियो बोधगया सारनाथ काशी भएर हामी लुम्बिनी तिलौराकोट गयौँ भिक्षु समाज बाहेक उहाँ उहाँलाई त्यहाँ कसैले थियो तौली हवाको एउटा सानो देहाती बजारमा डेरा लिएर बस्न थाल्यौँ लगभग छोरीको उमेरकी पत्नीका साथ बस्ने भिक्षु तथागता देखेर मानिसहरू अनौठो मान्थे नेपाली खानपान रहन सहनका हामी तर पर्यटक परदेशी समान नै थियौँ सधैँ त्यहाँ काम पनि त केही थिएन बिस्तारै जिन्दगी उराठी रोक्न थाल्यो खास गरी मलाई बिल्कुलै अर्कै ग्रहबाट आएकी निबोध वनवालालाई चाहिँ वित्यास लाग्न थाल्यो एक दिन दुई दिन एक महिना दुई महिना कसरी बस्ने के गरी समय गुजार्ने चिन्ता लाग्न थाल्यो फुर्सदमा भइयो र एक्लो परियो भने मान्छेको दिमागले अवांछित परितोषको अनेक उपाय खोज्न थाल्छ विशासय विलासको परिकल्पना त्यस्तै अनिश्चय उक्ताहटको परिणाम हो पतिदेव पुनः आफ्नो मुकाम जान उद्यत हुनुभयो र मलाई मनाउन खोज्नुभयो त्यहाँ तिम्रो सहायता मलाई आवश्यक हुन्छ किनभने एक्लै मलाई दुस्सातहरूले नसहन सक्छन् अनि बाला पनि त मैले के भन्ने तिमी बिना विश्वास दिलाउन कठिन पर्छ उहाँले धेरै विनित भएर आग्रह गर्नुभयो तर मलाई फर्कन मन छैन पटक्कै मन छैन अन्तत भिक्षुदेवले चटक्कै मन चुडाएर गजग्राह गुफा अनुसन्धानमा आफ्नो अभियानमा लाग्ने निश्चय नै गर्नुभयो र एक्लै जानुभयो अनि मैले पनि आत्मनिर्भरता र आत्मनिजस्वको महापरिनिर्माण यात्रा आरम्भ गर्ने गम्भीर सोच बनाएँ अरू एकाङ्की अरू अकिञ्चन आदि अन्त्य कतै परिचय नभएकी अनन्त इच्छा पुञ्ज यौवन प्रमत्त युवती मेरो अभिष्ट लक्ष्य के हो खुब गम खाएँ असंख्य अपराधिक विषमताको खुल्दुलीबाट मेरो मुक्ति कुनै देवत्वले दिन सक्दैनथ्यो म आफैले दैत्य बराबर कठोर निर्णय गरिन भने अभिजित मेरो मातृ इच्छा कसैले पूर्ति गर्ने छैन म आफै पनि त बालुवामा भेटेकी अनधिकृत अनि अनपेक्षित मातृ सन्तान हुँ न संज्ञा न संस्कार मैले पनि आकाशदेवको वर प्रासादबाट बतासे सन्तान प्राप्त गर्नुहुन्छ स्मृतिपुत्र भिक्षु देवव्रतको प्रसाद स्वरूप बुद्धदेवलाई समर्पण गरेर जीवनलीला समाप्त गर्नुहुन्छ मलाई क्षमा गर्नुहोस् प्रभु त्यहाँदेखि फर्केर उहाँले मलाई खोजेको चार दिन भएछ उहाँ भनेको भिक्षुदेवले त्यहाँ भनेको ग्रामबाट अनि किन तत्कालै फर्कनु भएको त उहाँ मौन नै रहनुभयो धेरै बेर र एउटा भोटे ताचाको ठूलो साँचो जिम्मा लगाउँदै भन्नुभयो बाबु बित्नु भएछ अब म पनि मौन नै रहेँ धेरै बेर यो साँचो उहाँको गुप्त खजानाको हो जुन गुफामा हुन सक्छ उनको जिन्दगीभरको कमाई बहुमूल्य सरसामान शस्त्रास्त्रहरू छन् अथवा रिप्तो खनिज धातु निक्रिएपछिको खण्डहर गुफा हरियालाई हामी अवश्य आउँछौं र यो साँचो हामीलाई नै सुम्पनु भनेका थिए बाली भनेर मलाई दिएको हो मैले तिमीलाई जिम्मा लगाएँ मलाई त्यहाँ दुस्साथहरूले छिर्न दिएनन् हामी भकौडा हौँ भनेर ठूलो विरोध जनाए बाला पनि आखिरी तोड त्यसैको परेछ किनभने दुस्साथहरूले बाला पनि शङ्का गरेछन् त्यसपछि मलाई लाग्यो एकपछि अर्को अन्याय अपसादमा परेर मैले धेरै नचाहिँदो काम गरेँ धेरै सत अब मैले यसको के प्रायश्चित गर्नुपर्छ भनी पतिदेवलाई सोधेँ सोच प्रकट गर्यो पुग्यो शोक शब्द निराहार गुहाएर बस्छ निसोच समाधिमा रहु बुद्ध निर्देश अनुरूप सबै दुःख कष्ट सहु म निर्घात रोएँ त्यसमा पनि मेरो अभिशप्त अपराध भावनाले मलाई सतायो त्यो के भने म आफ्नो पति आज्ञा पराङमुख भएर अर्को पथ रोजेकै क्षण यो सब भयो र सुन्नु मलाई पर्यो म यस डेरामा बस्दिनँ अब मेरो आसौज आयु क्षयले तपाईँको कीर्तिलाई डस्छ तपाईँ मलाई छुट्टै राखिदिनुहोस् मैले हठात यो भने बिच्छुदेव चकित हुनुभयो हुन्छ प्रिय तिमी आफ्नो इच्छाधीन यहीँ रहू म आफ्नो लागि अर्को बास खोज्छु भिक्षु जानुभयो यो मान्छे कस्तो अझ कति निर्मोही छ म झगडा गर्न चाहन्छु ऊ पहिले आत्मसमर्पण गरिदिन्छ मानौ अकिञ्चन कुनै आवेग नै छैन जस्तो असम्वेद्य यहाँ पनि मैले मनै मन हार खाएँ मैले अर्को मान्छे पशुपत बलिष्ठ पुरुषलाई अप्नाइसकेकी थिएँ त्यसैले एकान्तको एकलास बासको आग्रह राखेको थिएँ उहाँ जानुभयो म सोच्न थालेँ साँझ उहाँ फर्कनु भएपछि उहाँसँग पुनः अनुनय गरेँ होइन देव म त्यस्तै अशोभनीय कुलक्षणा स्त्री हुन चाहन्न देव तुल्य पतिदेवलाई निराश्रय पारेर तसर्थ त्यो नयाँ बास मेरा लागि मिलोस् मैले सोचे जस्तै त्यो पनि सदाशय मलाई उहाँबाट मिल्यो म एक्लि उन्नत यौवना अप्सरा चाहिँ नवदेश नक्टी हावामा रहन लागेँ भिक्षु देवव्रतको ठूलो नाम रहेछ लुम्बिनी प्रागारमा भन्ते सिमुत्सु महास्तवीरका प्रतिनिधि साधु सगरका विश्वासपात्र शिष्य उहाँ यति बेला ठूलो दुविधामा हुनुहुन्छ किनकि गजग्राहको परिनिर्माण परिकल्पना कुञ्चिएको थियो उहाँलाई आफ्नो मार्ग अवरूद्ध भएको सन्ताप थियो आत्म असफलताको क्रोध थियो मैले यसैबीच उहाँको मन बुझ्नलाई प्रस्ताव राखे म साथ जान्छु दुसाधहरूलाई म साँच्चै सम्झाउन सक्छु उहाँले मलाई थुम्थुमाउनुभयो अब कुरा दुसाद र तिमी हामी मात्रमा कहाँ रह्यो र त्यो ठाउँ सरकारको अधिकरणमा परिसक्यो कुनै ठूलो होटेलको सन्नी सर्पणभित्र उद्यानको शोभा बढाउने विषयमा परिसक्यो त्यो हाम्रो स्मारक स्थल पावन भूमि भिक्षुदेवले गजग्राह बौद्ध तीर्थको आशा परित्याग गर्नुभयो अनि मैले उहाँलाई सोधेँ अब तपाईँको अभियान के हुन्छ भिक्षुले भन्नुभयो देवी अब तिमीले मलाई बिदा दिनुपर्छ यही काल मलाई तक्षशिला फर्काने अनुमति दिनुपर्छ मनै मनमा दङ्ग परे किनभने मैले व्यविचारको बाटो आफै पहिलाइसकेकी थिएँ त्यसो त म स्त्री हुँ मैले आफ्नो पतिको पुस्त जगेर्ना गरेर सन्तान प्राप्त गर्दिन भने परपुरुष गमन गर्ने कि नगर्ने त्यो मेरो दुराचार कसरी हुन्छ मलाई सन्तान चाहिन्छ मेरी आमाले मलाई पहिलोचोटि रजस्वला हुँदा दिए कि पहिलो दीक्षा यही हो मेरो लागि त्यो नै सदिच्छा हुन्छ यो नै उपयुक्त अवसर हो सन्तानको वरदान मार्ने मैले अकस्मात सोचे भने प्रभु अज्ञात अभिज्ञ प्याला एक्लै यहाँ कसरी रहने के गरेर समय गुजारा गर्ने मलाई तपाईँले साथै लैजानुपर्छ यदि अनिष्ट अपवाद लाग्दैन भने प्रिया तिमी बुद्धिमत्तै छौ सुभाषिनी सुविचारिणी तिम्रो बास व्यवस्था खानपान र रेखदेखलाई कोही एक सेविका राख घरका मानिस ग्राम्य परिवेश सबै आफ्नै जस्तो शान्त सुरक्षित छँदैछ म पनि खबर लिइराख्छु आजको संसार सम्वादको लागि कुनै कठिनाई छैन म आफू कहीँ सेवा बन्धनमा लागू अहिलेलाई एकाङ्की छोडिदेऊ कृपा गर आज्ञासी रोपर तर मेरो आफ्नो पनि एउटा शर्त रहनेछ कठोर सम्झौताको तहमा हुने शर्त मैले महापुरूष जस्तो दृढ प्रतिज्ञा आफ्नो पतिलाई वचनको प्रतिबद्धतामा झुकाउन चाहे पर के त्यस्तो प्रतिज्ञा छ भिक्षु सहज व्यवहारले सदा चाहिँ जिज्ञासु देखिनुभयो मलाई हजुरको अनुमतिमा मेरो गर्भको सन्तान चाहिन्छ त्यतिसम्म व्यविचारको म अनुमति पाऊ सन्तानको उत्कट अभिलाषा छ सुदेव अत्यन्त विचलित देख्नुभयो जो आजसम्म मैले देखेको थिएन त्यति विचलित अर्थात् रामकोटको जंगलमा मैले उहाँलाई बस्सीभूत गरेर बलात् भोगेको बेलाभन्दा पनि बढी वज्र व्याघात उहाँको अनुहारबाट झल्किँदै थियो म आफ्नै दुर्वासनाले ठगिएकी नारी हुँ मलाई दैवले जत्रै श्राप दिए पनि बदलामा म एउटा बच्चा आफ्नो कोखमा हुर्काउन पाऊ म अतिशय अतृप्त छु सन्तान प्राप्तिका लागि केवल परपुरुष भोगको एक वचन अनुमति पाऊ बिन्ती छ मैले पाउ परेर यो विनय गरे पति परमेश्वरसँग अति निर्बोध निश्चलताको नाटक अभिनय गरे मैले असम्भव तिमीले विवाह बन्धनको बाचा त्यागेर मसित त्यस्तो याचना गर्नुपर्छ धम्म पदमा गएर यज्ञ विधिपूर्वक त्यो पनि तब मात्रै तिमीलाई त्यस्तो आज्ञा अनुमति मिल्छ पतिदेवले भन्नुभयो यहाँ भने म आफू हारेँ उसो भए मैले कति समय प्रतीक्षा गर्नुपर्छ यहाँको बाटो पर्खेर बस्ने भए मलाई मेरो कोखको मेरो स्तनपान गर्ने नै सन्तान चाहिन्छ उठेर मेरो डेराबाट दस गज पर जानुभयो केही प्रार्थना गरे चाहिँ गर्नुभयो र मलाई हात समातेर नदी किनारमा लगी बाचा बनाउनु भयो तिमीलाई मैले छोडेँ पाप नलागोस् पछिल्लो पटक आएर म तिमीलाई लिएर सारनाथ जाने भएँ त्यतिन्जेल मेरो पत्नी रूपमै तिमी रहु र पनि आजीवनलाई सामान्य लालन पालनको मै खर्च बेहोर गर्नेछु अस्तु उहाँ मलाई बीच बगरमै छाडेर फटाफट हिँड्नुभयो रंगी वृद्ध सम्पुष्ट यौवना मेरो कुम्भ नजानिदो प्रकारले अङ्कुराउन थालेको छ अर्थात् उर्वरा भूमिमाथिको बीजाङ्करण जसरी नै म भित्रको मातृवत्सल भावना अचल क्रमशः पल्लवित हुन थालेको छ म हरेक क्षण अविचाररत रहँदा मनमा त्यस भाव भङ्गुरताले कुदकुद्याउन थाल्छ जसको दिपदिपी मनै मन निप्ने कामनाले कहालिने गर्थ्यो म लगभग विक्षिप्त अवचेतना अवस्थामा बाँचिरहेकी थिएँ यी एपिन्चलमा आफैद्वारा पहिरिएको नैतिक गलपासोमा अपहरित थिएँ गुलाबी चुंदरिया अब म फुक्का छु भिक्षु समृद्धको शरणागत भए यता अत्युच्च भाव उत्कर्षले म तृप्त छु यसो किन भनेको भने नारी भोग र योग दुवै कुराले अतृप्त वस्तु हो नारी देहयात्रा बिना संसार शून्य छ त्यसरी ऊ भोगपुञ्ज हो श्रृङ्गार र सौन्दर्य दुवै अनुभूति जब नारी बिना अपूर्ण छ भने जननी हुने उसको प्राकृत अधिकार पेक्षा अवरुद्ध पारिनुहुन्न वासना विहत उसभित्रको मातृवत्सर मनोकामना बाधित गरिनु अपराध हो चाहे त्यो ज्ञात वा अज्ञातमा भएको अपराध होस् स्वेच्छा वा पराधीनतामा भएको हिंसाचार होस् यहाँ मेरो भूल मैद्वारा सच्चाइएको छ म पुत्रवती हुन्छु मनै मन ढुक्क छु सम्बोधि भुवन सत्ता लुम्बिनी बिहार चारैतिरका वनस्पति सबै पल्लवित पुष्पित हुँदैछन् यद्यपि भिक्षु देवव्रत तपाईँसित म धेरै अनुरक्त छु तर अभिशप्त छु महाशय तपाईँ किन दिउँसै निरुक्ता हुनुभयो किन परिनिर्माण पारायण छोडेर गृह परिसरमा फर्किनुभयो म अचम्म मानेर प्रश्न गरिराखेकी छु तर भिक्षु समृद्धलाई त्यसले कुनै असर गरेको छैन तुर्छन् लाग्छ निकै कामा तुर्छन् मनै लाग्दैन तिमी बिना ध्यानमा समाधिमा कुनै रस नै छैन उनी गेरु उतारेर अङ्गबाट फ्यालेर एकातिर निष्ठा अर्कोतिर म माथि जाइलाग्छन् उनका आँखा लट्ठ छन् अङ्ग अङ्ग थरथराएका र ओठ छन् म तर्कन खोज्छु सतर्क हुन खोज्छु उनी लगातार मलाई झम्टन टोक्न चित्थर्न उद्यत हुन्छन् जाओ यसको म किमार्थ हुन दिन्न म निषिद्ध हुनलाई निकै जोड गर्छु तपाईँ पथभ्रष्ट हुनुहोस् या तपाईँ सम्बोधि पलायन गर्नुहोस् यसो हो भने म आजै तपाईँलाई त्यागिदिनेछु महापरिनिर्माण यात्रामा तपाईँको सहायक हुने उद्देश्यले यो पुण्य पथ अप्नाएकी हुँ मैले अन्यथा भिक्षुदेव मेरा औपचारिक पति छँदा छँदै पति परायणा स्त्री म तपाईँको सङ्गमा किन हुन्थे यो बानी यहाँले आजैबाट छोड्नुहोस् जाओ हुन्छ उनी याचक जस्तै भाव लिने मुद्रामा मेरो चरण परेका छन् भोलिबाट कदाचित यो मूर्ता दोहोरिने छैन म अलिक खुकुलो र उनी मेरो अङ्गस्पर्शले लगभग बसीभूत भइसकेका छन् खुट्टामाथि खुट्टा तल समग्र कामसूत्र विवर्णित सबै आसन निपुण लाग्ने भिक्षु समृद्ध साँच्चै कामदेव समान छन् मैले खोजे सरा स्वामी सर्वाङ्ग श्री भुजा र सौष्ठव अवयव सम्पूर्ण छन् उनको भोग सामर्थ्यले मलाई नारी योग सन्तुष्टिको चरम स्थितिमा पुर्याउँछ त्यस्तै निषाद बनबाला जसको आदि भौतिकी मिथ निर्माण नै काम सहायताले परिपोषित छ अजङ्गको वृषप योग सरह मैथुन सुख नै मलाई सर्वाधिक अर्थात् अनन्य सुख हुन्छ जो मलाई अहिले भलिभाँति प्राप्त छ भन्नलाई म देव योनि ऋषि योनि र बौद्ध वचनहरू उदाहरण दिएर यवन विध्वंसको विकार विरेचन एवं विश्रान्तिको सबै गति नियति परिपाठ लगाउन सक्छु तर यथार्थमा कोही भिक्षु वा योगी जोसुकै पलायन गरोस् भ्रष्ट होस् मलाई मतलब छैन किनभने म आफ्नो स्वार्थमा मात्रै नियोजित छु निहित स्वार्थ जसलाई भन्छ त्यस्तो अगाध प्रेम पथमा वास्तवमा म देवव्रतसँग त रहेन भनेपछि अरूसँग किन भइरहन्छु मैले भरपूर साथ दिएँ उनले निर्घात भोग गरे मैले भवसंग्राम दिउँसै कुटीमा बसेर साक्षात निर्लिप्त हुने लम्पट सन्यासीको सम्पूर्ण देह शोषण गरे वास्तवमा जति नै कामुक र काम निपुण छ भने पनि पुरूष त्यत्तिकै स्वस्थ र बलिष्ठ स्त्रीका सम्मुख कुनै पराजित हुन्छ अर्थात कामोन्मत्त युवतीका तुलनामा एक बराबर तीन पुरूष गल्छ अर्थात हार खान्छ अहिले पनि तपाईँ हार्नुभयो मैले सान्त्वना दिँदै अर्थात अर्को शब्दमा इच्छ्याउँदै तपाईँ पुरूष हो तपाईँले पो जित्नुपर्छ भने गुला यो मानिस उत्तिको धर्मभिरू पनि छैन कट्टर बुद्ध मार्गी चरित्रवान पनि लाग्दैन र हुन सक्छ भर्खर भर्खरको सिकारु होला या अझ जिज्ञासाको ढोङ रचाउन र यस्तै यस्तै बेविचारमा लाग्न वा अर्कै उद्देश्य पटाउन सामेल भएको होला मैले लक काटेँ र यस मानिससित मलाई जिन्दगी काट्नु छैन भनेरै अकुत भोग सुख निपटारा गर्न म सक्क आँटेँ म कहिले अगाउँदिन जस्तो छु तिम्रो सम्मुख म बोधिसत्वमा अटाउँदिन जस्तो छु मलाई माफ गर तिमी अप्सरा हौ या त नागकन्या हौ म बसीभूत छु रङ्गी भोक गुम्ब उम्लिएर खनिए झैँ देह सुखका खातिर सम्पूर्ण तेजस ऊर्जा ममा रेतिए जस्तो छ म के गरौँ प्रिया फर्कौँ या तिमीदेखि निराशक्त तर्कु समृद्ध लगभग बिलौना गर्छ मलाई थाहा छ बासना विभूत अवस्था यस्तै हुन्छ यस्तै सम्मोहक स्थितिमा देहधारी जीवहरू सत्ताच्युत हुन्छन् तर प्रकृतिले पालुवा फेरे जस्तै अविचल स्थितिमा रहनु र काम निवृत्त हुनु बुद्धिमता हो काम वासना व्यसन हो अनिवार्य व्यसन त्यसलाई वस्त्रावरण जस्तै छोड्ने वा धारण गर्ने गर्न सक्नुपर्छ भिक्षु समृद्ध भन्छ म कदापि त्यस्तो गर्न सकौँला झैँ लाग्दैन निराशक्त तिमीबाट पृथक एक क्षण पनि रहने सामर्थ्य ममा छैन म अपराध बोधले ग्रसित हुन सक्छु तिमीसित अचिन्त्य अनिर्भिन्न म जे पनि अपराध गर्न सक्छु ऊ एकदमै पिलनधारी कुरा गर्दैछ म चारैतिरबाट उसलाई उक्ल्याउने चेष्टा गर्दैछु यस्तो निर्दो कुरा गर्नुहुन्छ तपाईँलाई मैले मुक्त स्वेच्छाचारी सिंह जस्तै सोचेकी छु तपाईँ भोग र योग क्रियामा एकसाथ प्रवृत्त र निवृत्त हुन सक्ने पुरुष रत्न ठानेर म तपाईँको साथ लागेकी हुँ तपाईँ यस्तो पिथलाट कुरा गर्न लाग्नुहुन्छ भने भो पर्दैन म तपाईँकी दुलै पनि होइन मलाई फुर्काएर बराबर जिताउन पनि अह पर्या छैन म जो जहाँ छु ठिकै छु एउटा निर्दो नामर्द पति भिरेकै छु देखाउनलाई फेरि अर्को निकममा लोग्ने म किन सकार गर्छु जाओ जाओ कुरा त बिच्क्यो सायद उसलाई गल्ती महसुस भयो अँ त्यस्तो त मैले कहाँ भनेको छोरा समृद्धले उत्तेजित भएर पुनः पुनः माया गर्यो त्यस दिन दिनभर र रातभर पनि उसले मलाई अनेक पटक सुख अद्भुत सुख दिने चेष्टा गरिरह्यो यताबाट उताबाट प्राकृत अप्राकृत तरहले र तरह तरहले शरीर अपचालन गरिरह्यो र म थिएँ सर्पले समेत डस्न डराउने मत्स्य गन्दा बाघ समेत सम्मुख पर्न अन्कनाउने प्रकृतिमा हुर्किएकी शुद्ध किन्नरी बाला म मात्र अभिसारमा किन पछि पर्थेँ को हौ उसले कतिचोटि सोधिसकेको छ यथार्थमा तिमी अप्सरा हौ कतिचोटि आफैले निष्कर्ष दिइसकेको छ हो धेरै यस लोकका मानिसहरूले मेरो देह सौष्ठव वा स्वरूप सौन्दर्यको मुक्त कण्ठले प्रशंसा गरेका छन् म लाग्छु पनि त्यस्तै मृगांशी छोडी भारहरूले गहन उन्नत अभ्युन्नत सम्पुष्ट सुस्पष्ट र प्रपन्न तन्मन बयान गरिआएकी धीर ललित सुकन्या सुभाषिनी देवी अनि चाहिँ म लाग्दिन किनकि वीराङ्गनाको बयान जस्तो मेरो स्वभाव छ चञ्चलता कम कटुता र कठोरता बढी राज्यश्री राजयोग सम्पन्न शरीर शोभा छ मेरो शुभगा उसले मलाई दिएको संज्ञा हो दुलाहाले पहिलो वचन जे नामले बोलाउँछ त्यही दुलाईको जीवन पर्यन्तको नाम हुन्छ उसैले भनेर मलाई यो शास्त्रविधि थाहा लागेको हो उसले मलाई देवकन्या सरह सम्झेको छ पुण्य प्रतापले भेटिएकी सुकन्या सौन्दर्य सत्ता ठानेको छ म मृत्यु पर्यन्त उसको नाम सन्देशलाई नबिर्स्यौं त्यति न हो मेरो छाती मेरो शिर त्यसैले गर्वन्नत भएको छ म कुन त्यस्तो शक्तिपुञ्ज हो र के त्यस्तो अमृत बुटी उसले हत्या हालेको छ म भनी त्यस्तो सर्वसम्मत समृद्ध पुरूषले ज्यान फालेको छ म डराउने वा पछि फर्कने त कुरै छैन अपितु उसको भयभर आयुष ऊर्जा सोचेर आफूमा धारण गर्नु छ आफ्नो नाभि कुम्भमा हुर्काएर परिपुष्ट त्यस धातु अंशलाई आफ्नो वंश सत्ता परिपूर्ण गर्नु छ त्यसै निम्ति म एकाग्र छु हो म धन्य हुँ तपाईँ जस्तो बलाधिपति परम पुरूष वरण गर्न पाउनु मैले अहोभाग्य सम्झेकी छु मैले सादर सान्त्वना दिएर समाधिस्थ सम्भोगावस्थामै पटक पटक उसको साहस बढ़ाए तपाईँ अनन्य हुनुहुन्छ अपार हुनुहुन्छ व्रत गएको यो पाँचौं महिना हो र पनि फर्किनु भएको छैन बीचमा एउटा चिठीसम्म आएको हो त्यसको उत्तर लेख्ने पनि जाँगर मलाई भएन जाँगर भन्दा पनि के उत्तर लेख्ने सत्य खोल्ने साहस भएन हुनसक्छ उहाँ स्वयं पनि सशङ्क हुनुहोला या कसैले केही सुनाइदियो होला यहाँको हालचाल पाएर विरक्त हुनु भएर नै हो सायद उहाँले फेरि नेपाल फर्कन जानु भएन तर उहाँ सौराहको मोह त्याग्न सक्नुहुन्न मलाई विश्वास छ माडी गजग्राह योजनामा मेरो सहायताको उहाँलाई ठूलो भरोसा छ त्यसैले देवव्रत मलाई बिर्सन सक्नुहुन्न वास्तवमै बौद्धयान महायानमा पारङ्गत परिनिर्वाण यात्री हुनुहुन्छ धम्मपद त्यो यात्रा त्याग्न उहाँलाई अवश्य कठिन हुनेछ र यो कुरा मेरो धर्मनिष्ठाको उहाँ मसित पक्कै निराश हुनुहुन्छ म त्यो मान्छे र यो मान्छेका बीच तुलनात्मक भेद छुट्याउन खोज्छु आकाश जमिनको अन्तर छ बोधिसत्वको एक छेउ धिपधिपे पनि थाहा छैन समृद्धलाई देवव्रत दैवी आग्रह बेगर कुनै कर्ममा प्रेरित हुनुहुन्न जबकि समृद्ध कामा सक्ततामा सर्वस्व छाडेर डुब्न सक्छ यद्यपि यस्ता भिक्षुहरू असंख्य छन् जसले बुद्ध र बुद्ध संघ शरणलाई विकृत तुल्याएको छ बुद्ध नाम र वचनलाई आफ्नो अपराध वृत्तिको कवच बनाएको छ र एकाध प्रतिशत त्यस्ता पनि मानिस छन् जो साँच्चै बोधि वृक्षको छाया बनेर कुपित यस संसारलाई अझै शान्ति सन्देश फैलाउन विरत छ छन् उहाँलाई सम्झेर मेरो शिर सधैँ नुहुन्छ मैले यो के पाप पन्थमा ताने उहाँलाई आफैलाई सम्झेर कदा ग्लानी हुन्छ मलाई त्यसो त मानिस आफूले गरेको गलत क्रियाकर्मलाई पनि सही ठहर गर्न कुनै न कुनै तर्कको सहारा खोज्छ नै भलै व्यवस्थाको जत्रै पहाड़ खडा गरेर आत्मबचाउ निम्ति देवव्रतलाई दोषी बन देखाउन खोजे पनि मैले वास्तवमा उहाँ निर्दोष हुनुहुन्छ व्यर्थै उहाँ मेरो पाप परिपञ्चमा पर्नु भएर पुण्डेक्षयी भन्नुभएको स्पष्ट छ <laughs> भिक्षु समृद्धको उपकार सहवरणबाट मलाई सन्तान लाभ हुने भएको छ मेरो पेटमा लगभग साढे पाँच महिनाको शिशु हुर्किसकेको छ जसको चलमलाहटले मेरो त्यस वाहनलाई ढुक्क पार्छ म एउटै कुराले कृतकृत्य छु उससँग कि उसले मेरो अन्तस्त आग्रहको आदर गरेको छ मेरो मातृत्व मनोरथलाई भरपूर सरोवरमा रूपायित पारेको छ अरू जे त होस् म आफ्नै कि आमा हुने भए नारी जातको जेथा सम्हालेर म आजीवन सधन्य रहन पाउने भए यसपछि समृद्धको उपचार सोच्नुपर्छ मैले नहुनु कुरोटा भइसकेपछि त्यो काम पनि साध्य गर्न मलाई गाह्रो छैन यत्तिकै अलि निर्विज्ञ वा निर्लज्ज हुनुपर्ला तथागत स्वयंसँग उपाय सोध्नु पर्ला यसको विराट बोधि सभागारबाट फर्केर पावन भूमि मिनीको माटो समाते र संकल्प गरे परम तपस्वी यायावर देवव्रत मेरो गर्भस्थ शिशुलाई स्वीकारुन् उहाँकै पुण्य प्रतापको अंश स्वरूप यो बालक भगवान बुद्धदेवको अनन्य शरणागत हुन सकोस् म बेविचारिणी वनपाला आजीवन यसको भरण पोषणमा विरन रहन पाऊ हिलोबाट निस्केको कमल पुष्प झैं पवित्र भगवत कृपामा यसको सुवास मगमगाओस् म अखिञ्चनको अरू कुनै तपोबल छैन कुनै निर्जन बगरको बालुवाबाट उठेर ब्युतिएको यो जुनी समग्र धम्म शरणमा समर्पण गर्छु तुच्छ यस प्राणीलाई यत्किञ्चित त्यति वरदान मिलोस् प्रभु डुब्दै गरेको सूर्य रश्मिलाई नमस्कार गरेर निराशित वनबालामा म प्रतिदिन यहीँ आएर यसरी नै झुक्दै रहे देवत्व र दान प्रदायत्व ठूलो कुरो रहेछ भन्ने चाल पाएपछि पुत्र नै पुण्डे पार ठानी म अरू सबै दैहिक कर्तव्य चुक्दै गएँ छोड्नु राम्रो हो या त त्यसको लागि मैले म यहाँबाट वैशाली गएँ हिँड्छु या तपाईँ आफ्नो मुकाम बदल्नुहोस् मैले समृद्धलाई आखिर यसो भन्नै पर्यो किनभने मेरो पेटको सन्तानलाई म देवव्रतकै नाम दिन्छु किनभने उहाँ मेरो वैधानिक पति हो र प्रतिष्ठित नाम हो उहाँ मेरो पहिलो पुरुष पनि हो त्यस अतिरिक्त तपाईँ र मेरा बारे वरपर अवांछित टिका टिप्पणी हुन थालेको छ तपाईँ एउटा धर्म मार्गमा लाग्नु भएको साधकलाई त्यस्तो अमर्यादा सुहाउँदैन भन्नु त होला तिमीलाई छाडेर मलाई कुनै पनि अपवादबाट बस्नु छैन तर म तपाईँले इच्छा गरे अनुरूप भरोसा योग्य आइमाई हुन सक्दिनँ भनिन्छ एकपटक बाटो बिराएकी आइमाई जिन्दगीभरिलाई सबैलाई पथप्रान्त हुन्छे मेरो अभिष्ट कामना कदापि नैतिक छैन हजुरसित कृतार्थ छु अब हजुर मलाई माफ गर्नुहोस् म हात जोड्छु मैले यति भनिसकेपछि भिक्षु समृद्धको दशा भयभीत बालकको जस्तो भयो उनी चुपचाप उठेर कुनै अनकन्टार गल्छिडो बाटो लागेर पुनः देखिएनन् आइमीहरू मलाई शंकाको दृष्टिले हेर्न सक्छन् छरछिमेकका आइमै तर समृद्धलाई चिन्दैनन् तसर्थ अब सन्देह पनि गरून् म सोझै हकार्न सक्छु किनकि देवव्रत मेरो साक्षी छन् परदेश गए पनि उनै मेरा पति हुन् पति हुन प्रमाणिक दशी चाहिन्छ देवव्रत मेरा सबै दशी हुन् सुनेकी छु देवव्रत भएको छ मेरो खोजी नीतिपछि उहाँ विश्रामशालामै बस्न थाल्नु भएको छ सक्छ मलाई गर्भवती हुने अवस्थाको यस रूपमा देख्नु पनि भएको होस् म स्वयं उहाँलाई खोज्न जाउँ त्यसैले डराएकी छु दस महिना टेकेपछि मैले अस्पतालमा रहने चाँजो आफै मिलाएँ त्यही कार्यरत एकजना नर्ससित सम्बन्ध गाँसेर के गर्नु कहिले स्वार्थले र कहिले सुरक्षा अभिप्रायले पनि सम्बन्ध बनाउनुपर्छ त्यसको लागि अलिकति पैसा खर्च भयो त के भयो अस्पतालको सुश्रुवा बच्चाको जन्मपन्जी अनि अघि पछिको लागि समेत त्यो सम्बन्ध उपयोगी हुन्छ Thank you. पतिको प्रमाण सारनाथको बौद्ध तीर्थमा दिएको विवाह पर्ची भएको छ भने सन्तानलाई पिताको लालमोहर त्यसैले दिन्छ जो अस्पतालमा दर्ता भएको नाम नामेसी हुन्छ मैले सम्पूर्ण तारतम्य मिलाएर नर्स निरूलाई सम्झाएँ मेरा पतिदेव परदेशमा हुनुहुन्छ यहाँहरू मेरो कोही छैन छरछिमेकका स्त्रीहरूले सामान्य चिने जानेका मात्र छन् पत्यारको कुनै पनि सरसहयोग तपाई बाहेक अरू कसैसँग मैले अपेक्षा गर्न सक्दिनँ कृपया म नमरू सन्तानको मलाई उत्कट इच्छा छ कदाचित मरे भने म मेरो बच्चा तपाईँकै जिम्मा भयो बहिनीको नासो ठानेर जोगाइदिनु केही हुँदैन किन डराएको भनेर नर्स निरुले मलाई अँध्यारो कोठामा लगिन् त्यसपछि एकैचोटि लौ छोरा पाउनुभयो बधाई छ भनेको सुन्दर स्वस्थ शिशु आँखा सामु राखिदिएको घटना जगजाग्रत छ जीवनमा सबभन्दा खुसी र अरू केही पनि नसोचेर खुसी भएको अवस्था यही हो मेरो पुत्र प्राप्तिको अवस्था आइमाईहरू भन्ने गर्छन् आमालाई सन्तानभन्दा प्रिय र सन्तोषको वस्तुहरूको हुँदैन हो म पनि पूर्ण र परिपक्व आइमाईको या भनौँ आमाको स्थानबाट यो घोषणा गर्ने स्थितिमा छु आज कि योभन्दा आनन्द अरू कुनै हुनै सक्दैन त्यसपछि मैले सम्झेको अनुहार यति बेला मेरी आमाको हो आमा यद्यपि औरस माता थिइन् तापनि उनले आफ्नो अधुरो अनुभूति मबाट पूर्ति गर्न चाहेकी थिइन् आमा मैले तिम्रो समेत इच्छा पूरा गरे त्यसपछि भिक्षुदेवलाई पुकारे अन्तरआत्मादेखि क्षमा प्रार्थना गरे प्रभु मलाई माफ गरे साता दिनपछि घर फर्केकी मलाई घरपट्टि आमाले निकै सघाइन् कोही पनि नभएकी पहिलो पालाकी सुत्केरी कम्तीमा हामीलाई थाहासम्म दिदी हौ किन असजिलो माने कि आमा जस्तै लाग्यो भरोसाको आँसु आए आँखामा र क्षमा माग्दै भने आमा थाहै भएन अस्पताल जाँदा साथ भर्ना गरिदिए एकजना नर्ससँग चिन्जान थियो र उसले सिहारेको कुरा बताए अनि एक कान दुई कान पति पुरूष कस्ता निष्ठुर भन्नेसम्म कुरा चल्न थाल्यो अनि मैले उहाँका बारे झुटमुट ओड बोल्नु पर्यो इज्जत बचाउनु पर्यो तक्षशिलामा त्यहाँ ठूलो दुर्घटना भएर स्वयंसेवामा खट्नु पर्यो जहाँ झण्डै उहाँ आफै पर्नु राख्नु भएको Thank you. एक महिना जतिपछि म बच्चा लिएर अस्पताल जाने बहानामा आश्रम पुगेँ कपिल वस्तुको त्यो ठूलो बौद्ध शिक्षालय जहाँ भिक्षुदेव अध्यापन गरी बस्नुहुन्थ्यो प्रागार अगाडि कुरेर बसेँ पूरा दिन बितेर साँझको बेला हुँदासम्म उहाँको दर्शन भएन पहरालाई गुहारेर बोलाउन पठाएँ त्यसपछि उहाँ आउनुभयो मलाई यो हालमा देखेर विस्फारित आँखाले करुणापूर्वक हेरिराख्नुभयो निकै बेरपछि अनि म आफैले देव क्षमा पाऊ यो हजुरको आशिष पुत्र स्वीकार्नुहोस् म पापशिला हुँ तथापि आमा हुँ सम्म भन्ने साहस गरे अह असम्भव उहाँ क्रुद्ध हुनुभयो एकदमै तिरस्कार गर्नुभयो त्यस्तो क्षमा हुन सक्दैन उहाँ फरकै फर्कनु भएर जानुपूर्व एकै वचनमा भन्नुभयो तिमीलाई मैले केही काल पर्खन भनेको थिएँ र परेमा सम्बन्धको विधि विच्छेद सारनाथमा गई गरौँला सोचेको थिएँ जब तिमी स्वयंले त्यो नाता चुडाइसकेकी छौ भने अब मेरो कुनै दायित्व तिमीप्रति रहन्न तिमी स्वयं पथच्युत भएकी छौ घर पुग्दासम्म मेरो मथिङ्गलमा त्यही एक शब्द ठोकिएर ध्वनित भइरहेको छ तिमी स्वयं पथच्युत भएकी छौ हो म पथच्युत भएकी छु जानाजानी भएकी हुँ तर मेरो याचना पनि त कम कारुलिक छैन म पापिनी हुँ तर मेरो मनोकामना प्राकृत पुण्य पथकै उपासना हो भने त्यो अस्वीकारिनु पनि त हुन्न म धेरै दुखी र द्रवित भएँ त्यस दिन तथापि धैर्य गुमाइन म अलि निकै कुपित र कठोर भएँ त्यसपछि अर्थात देवव्रतप्रतिको पुरानो आदरभाव अब ममा रहेन बाहिरबाट हेर्दा त्यो व्यवहार एकदमै सहज हो जो हुनै पर्थ्यो तर मानिस आफूलाई हेर्दा अरूको आँखा काम लाग्दैन म सम्बन्ध पुनस्थापनाको लागि गएकी थिइनँ पुरानो सम्बन्धको सही छाप माग्न गएकी थिएँ जो नमागेरै मलाई प्राप्त थियो उहाँ लगायत तीन पुस्तालाई चोरेरै मैले मेरो छोरालाई त्यो परिचय दिइसकेकी थिएँ ठिकै छ मैले आफ्नो अन्तिम कर्तव्य चुक्त गरेँ अब कुनै दुविधा हुने छैन मेरो छोरोको लागि म निष्पेक्री र फुक्का भएको छु त्यसको तीन महिनापछि जब देवव्रत पुनः तक्षशिला फर्किएको पत्तो पाए तब मास्तवीर साधु अहरहत समक्ष गई विन्ती गरे भन्थे म देवव्रत पत्नी आफ्नो नवजात शिशुको नामाङ्कन गराई माग्न र त्यस पुत्र रत्नलाई यसै बोधिशालामा समर्पित गर्न अनुमति चाहन्छु भन्थे प्रसन्न हुनुभयो र सोध्नुभयो यहाँको विधि आज्ञा थाहा छ यत्किञ्चित र अरू पतिदेवसँग पत्तो लिने नै छु यो सत्संख्या स्वर्ण मुद्रा समर्पित गर्छु र पछि पुत्रको लालन पालन एवं व्यवहार शिक्षा सम्पन्न भइसके पश्चात उपस्थित हुनेछु जन्मपञ्चीहरू हेरेर महास्तवीरले पुत्र संज्ञा प्रदान गर्नुभयो तीर्थ आफ्नो ढड्डा किताबमा लेख्नुभयो र प्रसाद आज्ञा प्रदान गर्नुभयो चौध वर्षपछि सबै विद्या निपुण गरी बालकलाई ल्याउनु साधु साधु म धन्य भए आँखा नखोलिकनै छोरालाई च्यापेर अनि एकैचोटि परिसर बाहिर आइपुगे त्यसपछिको मेरो जीवनयात्रा ज्यादै कष्टप्रद रह्यो वास्तवमा मानिस र खास गरी स्वास्नी मानिसलाई एकाङ्कीपनमा बाँच्न साह्रै कठिन रहेछ भन्ने बोध मलाई भयो राम्री बल्ली र उमेरकी आइमै भएकीले र सामाजिक बाधा बन्धनबाट मुक्त भएकीले तै मैले बाटो समाते एक्लै भए पनि एकाग्र कमाउ मार्गमा लागे कि मलाई सानातिना अपवादले गतिरोध गर्न सकेनन् अपितु म वैशाली गएँ र त्यहाँको भिक्षु समाजमा भिक्षुणी रूप धारण गरी शरीर व्यसनमा लागि परे देह व्यापार अति ठूलो दैन्य र पापाचारण हो तै पनि लागे म पहिले भिक्षु आनन्द र पछि भिक्षु अमृतले मलाई संरक्षण दिए त्यस निम्ति महास्तवीर अहरहतको मुद्रिका प्रमाण काम आयो पुत्र देव तीर्थलाई वैशालीकै एक विद्यालयमा भर्ना गराए आवासीय विद्यालयमा र छद्म रूकपले आफू रातभर नगरबधु र दिनभर भिक्षुडी कहलाउँदै रहे जीवनयापन पनि भयो र जगत निर्माण पनि विगत के थियो र आगत के हुने हो वास्ता रहेन जीव थियो जोवन थियो साक्षी थिए र साथी सङ्गिनी पनि कहिलेकाहीँ लाग्थ्यो बैंस गएपछि के गर्ने परन्तु जे त परिआउला दानिन्छ पैसा भएपछि जस्तै निकममा निर्धोले पनि परेपछि निर्वाहको बाटो निकालिहाल्छ तर कालक्रमले कस्तो मतीमा लगाइसकेपछि आइमाईलाई ठिक्क गतिमा राखिराख्दो रहेनछ कतिपय दुर्मतिका आइमाईहरू यसै आइलाग्दा रहेछन् एक दुई तीन क्रमशः पदभ्रान्तहरूको प्रपञ्चमा परेर अपराधको शिकार हुन पुगिँदो रहेछ नारी देह अस्पृश्य छ त्यसैले साधुहरू भन्दा रहेछन् क्रमशः चरित चर्चाहरू हुन थाल्यो वैशालीका धेरै सज्जनहरूले चिन्न चियो गर्न थाले लोक लाजबाट बस्न र भिक्षु समाजमा टिक्न गाह्रो परेपछि त्यहाँबाट पलायन पनि गर्नु पर्यो तथापि एउटै डर पुत्र मोहको भरले म धेरै अपयस दुर्घटनाबाट जोगिन सके धेरै सुमार्गीहरू सुकिला परिधानीहरूलाई पतित गराएर पनि म आफू निर्दाग प्रमाणित हुँदै रहेँ यसमा दुईटा आकृतिले मलाई अब्बर मौकामा जगाउँथे देवव्रत र देवतीर्थ यथार्थमा दुवै मबाट छल गरिएका प्राणी थिए आफ्नो लागि अरूबाट चोरिएका चरित्र थिए तथापि मेरो जुनीमा तिनै दुई तत्व कदाचित नचुक्ने अस्तित्व साबित भए जीवन भोग र जगत सन्तोषका लागि धेरै प्राणी सहायक भए तर ती दुई तत्व पति र पुत्र मेरा लागि कुन्नी किन सदा अचिन्त्य अत अनन्य रहे बाँच्ने केका लागि र कसका लागि भन्ने कुनै दिशा दर्शन नभएकाका लागि चरित्रको चासो हुँदैन रहेछ त्यसैले बेस्याहरूको बेसन निर्लाज कहलिँदो रहेछ तर म बेस्या भएर पनि लज्जाशील देखिनलाई धेरै कष्टकर संकटबाट गुज्रनु पर्यो त्यसैले त धेरै ताप र सन्तापबाट म खारिए खारिँदै गएँ कहिले कुन देश कहिले कुन नगर भौतारिनु पर्यो फरक फरक मानिससित नाता जात विजातको चोला बदल्नु पर्यो तथापि छोरा देव तीर्थका खातिर निष्कलुष आमा उसको दृष्टिमा महात्मा पिता देवव्रत पत्नी शिलवती सर्वात्मना माता थिए तदुपरान्त यस लामो कालादिमा भिक्षु देवव्रतको कुनै खबर रहेन मैले खोजिन पनि र उहाँले वास्ता राख्ने त झनै प्रश्न थिएन संसार जसरी छलिएको थियो मबाट पुत्रलाई पिताको नाम बाहेक अरू कुनै कुरो पत्तो थिएन पिता तीर्थमा हुनुहुन्छ त्यसैले तिम्रो नाम देवतीर्थ हो बस यतिमै ऊ ढुक्क थियो देवतीर्थ साँच्चै मेधावी थियो शील स्वभाव न्यास निष्ठा सबैले उत्तम पंक्तिमा पर्ने पुत्र सम्मुख म माता जति नै कुलक्षणा भए पनि बाहिरी रूप लावण्य र लोकाचारदेखि निर्भिन्न ऊ निष्पाप निष्कलुष थियो दिन सोह्र वर्षको उसै देवतीर्थलाई डोराएर जब म महास्तवीर अहरहतको शिविरमा प्रवेश गर्दै थिएँ आफ्नो बाचा एवं विश्वास पूरा गर्ने ध्येयले त्यस सम्बोधि प्राकार पार गर्दै थिएँ भिक्षुडीहरूको हुलबाट पुँचली ऊ पुँचलीको ध्वनि प्रवाहित भएको सुने त्यसपछि गतिले कतै दृष्टि नदिइकन सभागारमा छिरे र सोझै महास्तवीरको मण्डप समक्षमा पुगे भन्थे सभागार एकछिन शान्त भयो भन्थे म भिक्षु देवव्रत पत्नी आफ्नो पुत्र देवतीर्थलाई तथागत समक्ष सुम्पन आएकी छु मलाई अतालिएको देखेर सायद अहरहतले भन्नुभयो शान्तम शान्तम मैले एकछिन रोकिएर पुनः भने पन्ध्र वर्ष पहिले प्रभु निगाहले दीक्षित पुत्र यो देवतीर्थ सामान्य व्यवहार शिक्षा सम्पन्न गरी बौद्ध शास्त्रानुशीलनका खातिर पुनः प्रभु शरणमा प्रस्तुत भएको छ दीक्षा दान पात्रमा यो तुच्छ सत सहस्र स्वर्ण मुद्रा प्रदान गर्न चाहन्छु जो आज्ञा अञ्जलीबाट थैली समर्पण गर्न आतुर मलाई हेरेर मास्तवीर द्रवित हुनुभयो सायद सायद पूर्व स्मृति भयो हो आऊ आऊ बालक उहाँले देवतीर्थलाई अगाडि बोलाउनु भयो र मेरो हातको भेटी थैलीतिर इसारा गरी दान पात्र फैलाउनु भयो दक्षिणा प्रदान गरिसकेपछि मैले उसको परिचय गराउँदै अरू शिष्यहरूलाई अहरहतमा हस्तवीरले भन्नुभयो आजबाट देव देवतीर्थ पनि तिमीहरूको सङ्गमा हुन्छन् सुखाभावले रहनु साधु साधु सभागार कुन्चियो मैले श्रद्धानाथ भएर उहाँलाई साष्टाङ्ग प्रणाम गरेँ सारा धम्म सभागारलाई प्रणाम गरेर विदा भएँ प्राङ्गणमा निस्कदा साथ पुनः उही शब्द प्राघात भयो पुँचली पुँचली समात मार पथभ्रष्ट पतित आइमाई पुँचली पुँचली पापिनीलाई उनीहरू ढुङ्गामुला गर्दै पछि लागे म बेतोडले भागे देवभूमि बौद्ध पन्थभन्दा धेरै टाढासम्म दौडेर अनि नवदेश नयाँ मुकामको खोजीमा म लागे भनिन्छ त्यसको पैंतिस वर्षपछि सत्तरी नागेकी कृचकाया वृद्ध नारी कथित उही पुश्चली चितवनको तल्लुमाडी गजग्राह उसै दुसात गाउँमा पुगी पुश्चली भनेको पाली संस्कृतमा गणिका अर्थात बेस्या हो बेविचारिणी दुश्चरित्र नारी भनी दुत्काइएकी त्यस वनवालाले जीवनको उत्तरार्ध कुनै कसरी काटी कतै पत्तो थिएन भनिन्छ पैंतिस पार भएपछि आइमाईको शरीर आकर्षण पातलिन थाल्छ समग्र यौवन सच्चित पुत्रका खातिर अपव्यय गरे पश्चात पतिता आमा उसले कुनै कसरी बाँकी जीवन गुजारी र पुत्रत्व गौरव ग्रहण गरियो भने थाहा छैन तथापि भिक्षु देवतीर्थले भने बौद्ध संघमा रही उच्च स्थान हासिल गरिसकेको छ जो सबैलाई थाहा छ सदाचरण स्वानुशीलनको ऊ उदाहरण बनिसकेको छ तरूण भिक्षु देवतीर्थलाई सायद पुश्चली माता शिलवतीको साकार रूप ज्ञात छैन अब अब ऊ बोधिसत्को खातिर धम्मपथ विस्तार गर्न गजग्राह गुफागृहमै खटाइएको छ जो उसको पिताद्वारा परिशोध गरिएको पुण्यधाम थियो देखियो सो गुफागार अब बोधितीर्थ बन्ने अन्तिम चरणमा छ बुढी राततिर नारायणी नदी संगम गजग्राह उताको तीर्थ त्रिवेणी धाम भने अद्यापि लगभग उस्तै छ दुसात नरनारी उस्तै लाम लागेर खुवा खोचे ढडिया फुर्लुङ जाल र साथमा धनुर्बाण लिएर बाह्रबीस तालतर्फ माछामा नगइरहेको अपूर्व दृश्य र त्यही दृश्य धामको गोधुली दोछायाबाट च्याउँदै रहेकी वृद्धा पुश्चली अनि पुरापुर आत्मवृत्तान्त कल्पना लागि यही हो र यति मात्रै हो पुश्चली उपन्यास बयासी पृष्ठको पुश्चली उपन्यास हामीले वाचन गरेर सक्यौं बुद्ध समाजकी एक रहस्यमय आदिवासी नारीको कथा पुश्चली शिव अधिकारीको उपन्यास यस उपन्यासका लेखक शिव अधिकारी हुनुहुन्छ विक्रमसम्म दुई हजार दस साल वैशाख सोह्र गते किरानचोक धादिङमा जन्मनुभएका शिव अधिकारी पत्रकारिता पेसामा संलग्न हुनुहुन्छ नेपालीमा स्नातकोत्तर शिव अधिकारीका मौलिक कृतिहरू दिगन्त सारथी कविता संग्रह त्रासदी मुद्राहरू नाटक संग्रह विदिशा उपन्यास सम्प्रति कविता संग्रह पुश्चली उपन्यास चेष्टा उपन्यास ऐला उपन्यास विश्वश्वर प्रसाद कोइरालाको जीवनी हाडमासुको पहाड़ कविता संग्रह अन्यथा आशय कविता संग्रह हिमालको हालचाल कविता संग्रह तासको जामा नाटक संग्रह सीमासन नाटक संग्रह र त्यसै गरी यसबाहेक सुरुचि सम्पादन देशान्तर साप्ताहिकमा सम्पादन डाइजेस्ट बिहान विदेह आदिमा सह सम्पादन कार्य गरिसक्नु भएको छ गोर्खापत्रका मुख्य सम्पादक लगायत कार्यकारी अध्यक्ष पनि भइसक्नुभएका शिव अधिकारी नारायणी बाङ्मय पुरस्कार र त्यसै गरी दुई हजार उनाचासको राष्ट्रिय युवा वर्ष मोती पुरस्कारबाट विभूषित हुनुहुन्छ शिव अधिकारी आफ्नो भनाई यसरी राख्नुहुन्छ मेरो मान्यता छ कुनै पनि जड स्थापनाका किल्लाहरू भग्नावशेषहरूको आमूल उत्खनन प्रत्यावर्त बिना नवीन संस्कृतिको अभ्युदय हुँदैन तसर्थ मानिस त्यसमा पनि रचनात्मक मानिसको पहिलो कर्म हुनुपर्छ असंगत अतिशयोक्तिपूर्ण त्यस्ता जीर्ण स्थापनाहरू बदल्नु यस्तै रह्यो उपन्यास करिब चार श्रृंखलामा हामीले पूरा गर्यौं एकदेखि बयासी पृष्ठको यो उपन्यास र सुरुचि प्रकाशनको यो उपन्यास चालिस रूपियाँ मूल्य बराबरको छ भनेर हामीले यहाँहरूलाई पहिला पनि अवगत गराएका थियौं शिव अधिकारीको उपन्यास बुद्ध समाजकी एक रहस्यमय आदिवासीको नारीको कथा पुँचलीको वाचन सँगसँगै अब आजको रेडियो वाचनबाट हामी विदा चाहन्छौं र आगामी साता पुनः अर्को कुनै गद्दी लिएर आउने वाचाका साथ आजलाई आज्ञा दिनुहोस् नमस्ते रेडियो